कामा भेट्न आउला बिदाई छ आजलाई कामा भेट्न आउला बिदाई छ आजलाई नरोइ जाऊ चेली आशिष आफ्नो आफ्नो नै पराई पराई नै आफ्नो आफ्नो नै पराई भाइटिकामा भेट्न आउला नरोई दुःखको कोसेली होला सम्झना चेलीलाई माइतीको चोखो कुशेली होला सम्झना चेलीलाई जानेलाई भाइ टिकामा भेट्न आउला नरोइ जाऊ चे दैवकुलेखा कर्मको रेखा मेटेर मेटिँदैन दैवकुलेखा कर्मको रेखा मेटेर मेटिँदैन छ भकान फुट्छ आँसु यो रोकिँदैन सम्झना छ भकान फुट्छ आँसु यो रोकिँदैन भाइटिकामा भेट्न आउला छ आजलाई नरोई जाऊ चेली आशिष तिमीलाई पराई नै आफ्नो हो आफ्नो नै पराई पराई नै आफ्नो हो भेट्न आउला नरोइ जाऊ